हजुर कार्यक्रम मुक्तक मालाको समय सुरु भइसक्यो तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक हप्ता चाहिँ आज पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ सधैँ चाहिँ प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ कविताजी हुनुहुन्छ अनि म छु कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP login गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ सोचे जस्तो हुन्न परदेश गुणा पर्छ आमा सोचे जस्तो हुन्न परदेश गुणा पर्छ आमा एकैछिन फुर्सद हुन्न काममा पर्छ आमा सुनाउनेले सुनाउँदा हुन् छोरो स्वर्ग छिरियो भनी कति दिन त घर सम्झेर बोकै बस्नुपर्छ आमा कति दिन त घर सम्झेर बोकै बस्नुपर्छ आमा यो मन सुने मार्मिक मुक्तक मुक्तकार विमल गिरिजीको मुक्तकार विमल गिरिजी ब्रसेल्स बेल्जियममा हुनुहुन्छ अहिले उहाँले आफ्ना मुक्त खराबहरूमा परदेशको बसाइलाई जस्ताको त्यस्तै उतार्नुभयो आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई अभावको ज्वालामुखीले फेरि फुटाउँछ मलाई रहरले को परदेशी बन्छ र परदेशमा भए पनि माटोको सुगन्धले पलपल झस्काउँछ मलाई माटोको सुगन्धले पलपल झस्काउँछ मलाई आमाको आँसुको धाराले घरतिर बोलाउँछ मलाई पके आमाको मायाले घरतिर बोलायो अनि मुक्तकार विमल गिरिजी आफ्नै पन्चानब्बे वर्षीय आमालाई भेट्न केही समयअघि झापा आउनुभयो झापा चारपानी उहाँको घर हो भोजपुरे दोभानी चार सालेपामा उहाँ भएको हो आज मसँग मुक्तकार विमल गिरिजीको भर्खरै प्रकाशनमा आएको मुक्तक सङ्ग्रह स्पन्दनका छालहरू रहेको छ स्पन्दनका छालहरूभित्रबाट म तपाईँहरू समक्ष आजको बसाइमा मुक्तक प्रस्तुत गर्नेछु त्यस्तै तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेजमा पठाउनु भएको धेरैभन्दा धेरै मुक्तक पनि मसँग रहेको छ तपाईँको मुक्तक पनि म आलो पालो जोड्नेछु कार्यक्रम सुन्दै रहनुहोला अहिले भने मुक्तक म लिन्छु स्पन्दनका छालहरूबाट मुक्तकार विमल घिरिजीको तिमी लजाउँथ्यौ पर सरेर मैले बिर्सेको छैन तिमी लजाउँथ्यौ पर सरेर मैले बिर्सेको छैन माया गर्थ्यौ नगरे चाहिँ गरेर मैले बिर्सेको छैन मलाई एकहोरो चोर्थ्यौ त्यो जादु कला तिम्रो यो मनभरि घाउकुती भरेर मैले बिर्सेको छैन यो मनभरि घाउकुती भरेर मैले बिर्सेको छैन विमलजीकै मुक्ताकमा बोलिरहेको छु हाँका भाँचिएर सुकेको पात जस्तै भाकी छु हाँका भाँचिएर सुकेको पात जस्तै भाकी छु चुरा फुटाएपछिको नारी हात जस्तै भाकी छु अब कहिल्यै उज्यालोको आश नगर मबाट म आफू नै चुन्निबेको रात जस्तै भाकी छु म आफू नै चुन्निबेको रात जस्तै भाकी छु जति प्रशंसा गरे पनि कम हुन्छ उहाँका मुक्त खराबहरूको कच्चा मुक्तक लेख्नुहुन्छ यसअघि नै सम्झनाका तरेले गीत सङ्ग्रह विमल गिरिजीको प्रकाशन भइसकेको छ दुई हजार छैसठी सालमा त्यस्तै गोधुली मन मुक्तक सङ्ग्रह दुई हजार सालमा अनि अहिले दुई हजार बहत्तर सालमा स्पन्दनका छालहरू उहाँले लिएर आउनुभएको छ साल्पा कविता सङ्ग्रह निकाल्ने तयारीमा हुनुहुन्छ आइको सङ्ग्रह निकाल्ने तयारीमा हुनुहुन्छ अनि त्यस्तै अर्को पनि मुक्तक सङ्ग्रह निकाल्ने तयारीमा हुनुहुन्छ घर देशको अभावमा यो मन पल पल रुन्छ परदेशमा चर्याउँछन् स्मृतिका घाउहरू बिना कसले सुन्छ परदेशमा हाल खबर सोच्छिन् प्यारी म कसरी जवाब दिउँ उनलाई ननिदाई ननिदाई सम्सनामी बिहान हुन्छ परदेशमा ननिताई ननिताई सम्छन् हामी बिहान हुन्छ परदेशमा आशा छ श्रोता तपाईँहरू पनि स्पन्दनका छालहरू मुक्तक सङ्ग्रहभित्रबाट मुक्तकको स्वाद लिइरहनु भएको छ कार्यक्रम गुलियो तपाईँलाई लागिरहेको छ मुक्तक रसिलो कसिलो लागिरहेको छ आयो बसियो र छाती उधारेर गयो ऊ आयो बसियो र छाती उधारेर गयो ऊ निष्ठुरी रहेछ मर्नु न बाँच्नु पारेर गयो ऊ हिजो मायाले मुसार्दै तिलभित्र राखियो आज बाहिर भोटे ताल्छ मारेर गयो ऊ आज बाहिर भोटे ताल्छ मारेर गयो ऊ श्रोता कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ अब भने कार्यक्रममा म पहिलो साङ्गीतिक कोसीले जोड्न चाहन्छु मुक्तकार विमल गिरिजीको नै मुक्तक अहिले मसँग रहेको छ स्पन्दनका छालहरूभित्रबाट म मुक्त लिँदैछु उहाँको विमलजीका मुक्त खराबसँगै पहिलो साङ्गीतिक सिरी तपाईँलाई मनका कुरा पुरा गरौँ आऊ वैँस हुँदै कान्छी मनका कुरा पुरा गरौँ आऊ वैँस हुँदै कान्छी कति बस्छौ कल्पनामा तस्बिर मात्रै छुँदै खान्छी मौका सधैँ आफ्नो हुन्न भएको बेला आँटिहाल नत्र एक्लै भाँच्नु पर्ला सम्झिएर रुँदै कान्छी नत्र एक्लै भाँच्नु पर्ला सम्झिएर रुँदै कान्छी मर्दले आटेनी वर्ष दिन भन्छन् मैले आटे एकैछिन रे मधाउन लागेको दुई वर्ष पुग्यो तिमीले आट्ने कुन दिन रे कान्छी हे कान्छी कान्छी हे कान्छी हे कान्छी केही त बोलान हे मानको कुरा बोलान दल घन घन घन खाउला तिमी जुरेली जस्तै न घन घन घन काउला तिमी जुरेली जस्तै न बानामा भए बानाम कान्छी मन्तर कसले देख्छ र खानेर मुखलाई जुङ्गाले कान्छे कहिले पनि छेक्छ र कहिले पनि छेक्छ र फुल पानी बसाउला मुटु नै चिरी दुला हे कान्छी मै मरि जाउला कान्छी कान्छी हे कान्छी हे कान्छी केही त बोला हे मनको कुरा खोला न मादल घन घन घन गाउला तिमी जुरेली जस्तै नाचाना मिठो गीत सुने कहाँ सुने होला भनेर तपाईँलाई लागिरहेको छ भने तपाईँ मुक्तक माला अहिले सुनिरहनु भएको छ रेडियो भिजनमा सुनिरहनु भएको छ म मदन भण्डारी छु तपाईँहरू समक्ष आज मसँग मुक्तकार विमल गिरिजीको स्पन्दनका चालहरू मुक्तक सङ्ग्रह रहेको छ तपाईँको पनि मुक्तक मसँग छ स्पन्दनका छालहरूबाट म अहिले मुक्तक बोलिरहेको छु आफ्नै देशको सेवा गर्ने सौभाग्य मिलोस् आफ्नै देशको सेवा गर्ने सौभाग्य मिलोस् ढिँडो पिठोले पेट भर्ने सौभाग्य मिलोस् आफू जन्मेको माटोको लागि केही गर्दै मलाई मेरै स्वदेशमै मर्ने सौभाग्य मिलोस् मलाई मेरै स्वदेशमै मर्ने सौभाग्य मिलोस् मुक्तकार विमल गिरीजी यति मार्मिक मुक्तक लेख्नुहुन्छ मन कता कता पुर्याइदिनुहुन्छ बेल्जियममा बसेर नेपाली साहित्यमा तपाईँले जुन योगदान पुर्याउनु भएको छ त्यो साँच्चै नै प्रशंसनीय छ बाँकी रह्यो देशको माया अनि तपाईँका हरेक मुक्तकले हरेक हरबले हामीलाई आभास भइरहेको छ तपाईँको मनभित्र देशको माया कति अटेस मटेस भएर बसेको छ भनेर प्रहार भयो धरतीमा नष्ट भयो हराभरा प्रहार भयो धरतीमा नष्ट भयो हराभरा विस्थापित भयौँ कल्ले भन्ने कठैभरा श्रृङ्गारिक पाटी पौवा मठ मन्दिर सबै देशभरि नै ढल्यो पर्खाल ढल्यो धरहरा देशभरि नै ढल्यो प्रखाल ढल्यो धरहरा बहत्तर साल वैशाखमा गएको शक्तिशाली महाभूकम्पलाई मुक्तकार विमल गिरिजीले मुक्तक सङ्ग्रह स्पन्दनका छालहरूभित्र यसरी सम्झनुभयो धिक्कार छ धिक्कार देशको लागि मर्नेलाई निमोठिन्छ धिक्कार छ धिक्कार देशको लागि मर्नेलाई निमोठिन्छ सतीले सरापेको देशमा भलो गर्नेलाई निमोठिन्छ कति गजबको नीति छ यहाँ जहाँ कानुन पैसामा बिक्छ भ्रष्टलाई पुरस्कृत गरिन्छ पुज्नु पर्नेलाई निमोठिन्छ भ्रष्टलाई पुरस्कृत गरिन्छ पुज्नु पर्नेलाई निमोठिन्छ वाह कोष त यस्तो होस् अर्को मुक्तक म विमलजीको नै लिन्छु मन सुम्पेर माया गर्थिन् सम्झना छ गुनको मन सुम्पेर माया गर्थिन् सम्झना छ गुनको मुहारमा त्यही चमक के चमक हुन्छ र जुनको मायाले जति जति रेट्यो सारङ्गीको धुन जस्तै उति उति मधुर लाग्ने मनमा धुन छ उनको उति उति मधुर लाग्ने मनमा धुन छ उनको शब्दलाई कसरी खेलाउने अनि मुक्तकका चार हरफमा कहाँनिर लगेर टक्क राख्ने विमल गिरिसीका मुक्त खरफहरूबाट हामीले पक्कै पनि अनुमान लगाउन सक्छौँ जीवनको सुन्दर विचार हौ तिमी मेरी जीवनको सुन्दर विचार हौ तिमी मेरी करुणाकी मधुर अवतार हौ तिमी मेरी हाँसी हाँसी भन्छु पत्याउ या नपत्याउ मनमोहक मोतीको हार हौ तिमी मेरी मनमोहक मोतीको हार हो तिमी मेरी अर्को मुक्तक बाटो हिँड्दा रुखमा पनि तिम्रै नाम खोपेको छु बाटो हिँड्दा रुखमा पनि तिम्रै नाम खोपेकी छु नाम जप्दै तिमीलाई कल्पी पीडाहरू छोपेकी छु मेरो लागि सञ्जीवनी बुटी जस्तै तिम्रो माया मठ मन्दिर बनाई दिलमा तुलसीसँगै रोपेकी छु मठ मन्दिर बनाई दिलमा तुलसीसँगै रोपेकी छु मुक्तकार विमल गिरिजीका मुक्त खराबहरू तपाईँहरू समक्ष मैले कार्यक्रम मुक्तक मालामा जोडिरहेको छु आजलाई भने कार्यक्रम मुक्तक मालामा विमल गिरिजीको मुक्तक लिने क्रममा अन्तिम मुक्तक म लिन्छु उहाँकै मुक्त खराबसँगै अर्को एउटा साङ्गीतिक कोसेली पनि तपाईँहरू समक्ष राख्न चाहन्छु यो गीत पश्चात म आउनेछु तपाईँहरूले नि मलाई Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेजमा पठाउनुभएका मुक्त खराबहरूको साथमा अहिलेलाई भने मुक्तककार विमल गिरिजीको स्पन्दनका छालहरू मुक्तक सङ्ग्रहबाट एउटा मुक्तक सँगै एउटा गीत तपाईँलाई सँगै अङ्गालोमा जोडिएको याद होला नि तिमीलाई पनि सँगै अङ्गालोमा जोडिएको याद होला नि तिमीलाई पनि प्रेमले फिचेर मोडिएको याद होला नि तिमीलाई पनि वर्षातका अमृतमय बुँदहरूले नेत्रुक्क भिजाउँदा दुवै एउटै छातामा ओढिएको याद होला नि तिमीलाई पनि दुवै एउटै छातामा ओढिएको याद होला नि तिमीलाई पनि त्यो दिन याद गर प्रिय त्यो दिन याद गर प्रिय क्यों दिन याद कर प्रिय क्यों दिन याद कर प्रिय क्यों दिन याद कर प्रिय क्यों दिन याद कर दूर दुई को बेजोड़ मिलन हर सांस को तातो बाप मदहोश भय तड़पे का तन मन क्यों दिन यादगर प्रिय क्यों दिन यादगर प्रिय क्यों दिन यादगर Matemetiam होशमा नाम नै थिए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 रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spur dot com त्यस्तै प्रकाश सरियालजीको blog Chuku Prakash dot spur dot com त्यस्तै रेडियोभिजनको website W W W dot radiovision dot com dot NP login गरेर अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ झार ठानेर रहेछ अनि पत्कर ठानेर रहेछ झार ठानेर रहेछ अनि पत्कर ठानेर रहेछ र मेरो निधारलाई अभागी खप्पर ठानेर रहेछ उसले मलाई मान्छे नै नगन्नुको कारण बुझेँ साथी मलाई सिसा आफूलाई चाहिँ पत्थर ठानेर रहेछ मलाई सिसा आफूलाई चाहिँ पत्थर ठानेर रहेछ मैले अर्को मुक्तक बोलेँ श्रोता यो मुक्तक सुमन स्याङबोजीको फेदी छ खोटाङमाको घर हो सुमन स्याङबोजीका यिनै मुक्तकारसँगै अर्को मुक्तक लिन्छु म लक्ष्मण कुँवरजीको नेपाली हुँ म सदा नेपाली बनेर बस्न पाऊँ नेपाली हुँ म सदा नेपाली बनेर बस्न पाऊँ तराई पहाडी र हिमाली भनेर बस्न पाऊँ बाँसु कतै साँचु कतै जिन्दगी हो नेपाल आमा तिम्रै काखमा फर्कने दिन गनेर बस्न पाऊँ तिम्रै काखमा फर्कने दिन गनेर बस्न पाऊँ आफ्नै देशमा आउने चाह आफू जहाँ रहे पनि लक्ष्मण कुँवरजीको रचस्थल छ गुल्मी उहाँको घर हो अहिले दुबईमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु सरल काफ्रेजीको जहाँ टेकु त्यहीँ मेरो माटो भए पुग्छ जहाँ टेकु त्यहीँ मेरो माटो भए पुग्छ जिन्दगीलाई डोर्याउने बाटो भए पुग्छ चाहिँदैन चौरासी व्यञ्जन हजुर मलाई पेट भर्न गुन्द्रुक र आँटो भए पुग्छ पेट फर्न गुन्द्रुक र आँटो भए सरल काफ्लेजीले सिन्धुपाल्चोक घर र हाल अफगानिस्तानबाट हामीलाई यसरी सम्झनुभयो अर्को मुक्तक म लिन्छु टिआर शर्मा अथक मनुजीको समय कसरी प्रवासमा ढलिरहेको छ समय कसरी प्रवासमा ढलिरहेको छ हजारौँ सपना मनमा बलिरहेको छ धेरै भो बिरामी छु आउँला नआउला प्रिया बन्द भो धर्कन हात पाउ गलिरहेको छ बन्द भो धर्कन हात पाउ गलिरहेको छ टिआर शर्मा अथक मनोजी बामे तिन सल्यानका मुक्तक मन हाल मरुभूमिमा भाग्य खोज्दै भनेर कार्यक्रम मुक्तक मालामा मुक्तक पठाउनु भएको छ उहाँ कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ आफ्ना मिठा मुक्त खराबहरू हामीलाई बाँड्दै गर्नुहुन्छ सार्दै गर्नुहुन्छ अर्को मुक्तक म लिन्छु देवेन्द्र दर्पण गङ्गाली बुढाथोकीजीको नेपालीको आँखा खुल्छ नाका बन्द भएपछि नेपालीको आँखा खुल्छ नाका बन्द भएपछि डर त्रास मन हुन्छ नाका बन्द भएपछि मोदी मिठो बोल्यो स्वार्थ लिँदासम्म व्यापारीले धर्म बोल्छ नाका बन्द भएपछि व्यापारीले धर्म बोल्छ नाकाबन्द भएपछि भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले हामी नेपालीलाई पर्नु पिर परेको छ अनि त्यही कुरालाई लिएर मुक्तकमा उतार्नुभयो देवेन्द्र दर्पण दङ्गाली बुढाथोकीजीले घोराई एघार शुभकामना टोलदाङ उहाँको घर हो अहिले परदेशमा हुनुहुन्छ मरुभूमिको बगरबाट भनेर मुक्तकमा लेख्नुभएको छ अब भने श्रोता कार्यक्रममा म अर्को एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु मसँग मुक्तक माधव भण्डारी पृथकजीको रहेको छ चितवन उहाँको घर हो माधव भण्डारी पृथकजीका मुक्त गरबसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई जिन्दगीमा एउटा ठुलो हानि भएको छ जिन्दगीमा एउटा ठुलो हानि भएको छ सम्झिएर टोलाइरहने बानी भएको छ जुन आँखामा उनलाई सजाएर राखे त्यही आँखा आज पानी पानी भएको छ त्यही आँखा आज पानी पानी भएको छ आँखाबाट दुई थोपा पानी झरेछ तिमीलाई सम्झिरहने बानी परेछ आँखाबाट दुई थोपा पानी झरेछ तिमीलाई सम्झिरहने बानी परेछ कसो गरुनी भोलिदिने मुटो नै रहेछ बैगुनी, ए कसो गरुनी भोलिदिने मुटो नै रहेछ बैगुनी, समा दिगन्तमडुलो हृदयमा बसेकी छौ कसोरी म भुलो तिम्रो साथ पाएसम्म दिगन्तमडुलो हृदयमा बसेकी छौ कसोरी म भुलो जसलाई भुलो भन्थे मनकी परेछ तिमीलाई सम्झिरहने बानी परेछ कसो गरुनी दिने मु आरिफ पृथकजीका मुक्त यो गीत मैले श्रोता तपाईँहरू समक्ष राखेँ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ म मुक्त कार्यक्रममा तपाईँहरूकै राखिरहेको छु तिम्रो खुसीमा जान जान बाधा बनाए भने तिम्रो खुसीमा जान जान बाधा बनाए भने अनि तिम्रो लागि आफैलाई आधा बनाए भने के भनेर मन बुझाउँछौ तिमी आफै भन्देऊ प्रिया कृष्णले चाहिँ रुक्मिणी र राधा बनाए भने कृष्णले चाहिँ रुक्मिणी र राधा बनाए भने के भनेर मन बुझाउँछु तिमी आफै भन्देऊ प्रिया कृष्णले चाहिँ रुक्मिणी र राधा बनाए भने सन्तोष अम्काइजीको अर्को मुक्तक मैले जोडेँ तपाईँहरू समक्ष नामजुङ दुई गोर्खा उहाँको घर हो अहिले दक्षिण कोरियामा हुनुहुन्छ मुक्तक मिठो लेख्नुहुन्छ हामीलाई यसरी नै माया बाँड्दै गर्नुहुन्छ कार्यक्रममा म मुक्तक नै बोलौँ अर्को मुक्तक मसँग रहेको छ योग एन्ड ढोलीजीको सुन्दर देश बनाउन सारा युवा उठ्नुपर्छ सुन्दर देश बनाउन सारा युवा उठ्नुपर्छ फुट्ने काम होइन अब एक हुँदै जुट्नुपर्छ राष्ट्र हाँक्ने अधिकार थियो माग्दा नपाएमा सामन्तीको हातबाट शासन लुट्नुपर्छ सामन्तीको हातबाट शासन लुट्नुपर्छ योगेन टोलीजी काठमाडौँ उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ मेरो हातमा अर्को मुक्तक रहेको छ श्रोता जीवन नारायण भण्डारीजीको जे गर्दा नि हटेन उसको बानी जे गर्दा नि हटेन उसको बानी गरेर बस्दा नि कडा निगरानी सुन्नुहोस् कलियुगका बाबुआमा आशै नगर्नु छोराछोरीमा गरेको लगानी आशै नगर्नु छोराछोरीमा गरेको लगानी कतै कतै यस्तो हुन्छ सबैतिर यस्तो हुन्न उहाँले सायदै कतै कतै भएको घटनालाई मुक्तकमा उतार्नुभयो जीवन नारायण भण्डारीजीको यो मुक्तक स्याङ्जा दामाचोर उहाँको घर हो अहिले अफ्रिकामा हुनुहुन्छ अर्को मुक्तक छ मेरो हातमा विकेन्द्र सहयात्रीजीको आफ्नो भाग्य निधारियो हेर्न मिल्ने भए आफ्नो भाग्य निधारियो हेर्न मिल्ने भए पत्सानुमा राखी सबै दुःख सेर्न मिल्ने भए कति सुखी हुन्थे होला दुःख पाउने मान्छे सधैँ दुखी रहने मुटु हाम्रो फेर्न मिल्ने भए आफ्नो भाग्य निधारियो हेर्न मिल्ने भए कति असल हुन्थ्यो है आफ्नो भाग्य के होला पछि पछि कस्तो होला भनेर हेर्न मिल्थ्यो भने विकेन्द्र सहयात्रीजी ठुला छाप एक जोरथारा उहाँको घर हो उहाँले नै हामीलाई मुक्तक पठाउनु भयो अर्को मुक्तक छ मसँग काजी सूर्यबहादुर थापाजीको हेर कतैबाट विरोध त कतैबाट ताली आएको छ हेर कतैबाट विरोध त कतैबाट ताली आएको छ लाग्छ अस्त व्यस्त बगानभित्र माली आएको छ साँच्चै सामदाम र दण्डभेदको पाप पखाल्दै आछ मेरो देशमा संविधानसँगै खुसियाली आएको छ मेरो देशमा संविधानसँगै खुसियाली आएको छ पक्कै देशमा खुसियाली आएको छ काजी सूर्यबहादुर थापाजी रावतकोट छ जलजले दैलेखका मुक्तक मन हाल भारतमा हुनुहुन्छ उहाँले नै यो मुक्तक पठाउनुभयो अर्को मुक्तक म लिँदैछु श्रोता बिन्दा लामाजीको शिरमाथि दुश्मनलाई नाच्न दिनुहुन्न शिरमाथि दुश्मनलाई नाच्न दिनुहुन्न हाम्रो नाउँमा विश्वलाई हाँस्न दिनुहुन्न नेपाल छ र नेपालीको सान बसेको छ चन्द्र सूर्य अङ्कित झण्डा मास्न दिनुहुन्न चन्द्र सूर्य अङ्कित झण्डा मास्न दिनुहुन्न आहा बिन्दा लामाजीको यो मुक्तक तिन कन्या छ सिन्धुली उहाँको घर हो अहिले टर्कीमा हुनुहुन्छ नवज्योति नेपाली साहित्यमा उहाँ आबद्ध हुनुहुन्छ श्रोता अब भने कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक परशुराम कार्कीजीको रहेको छ सनपा दुई भोजपुर उहाँको घर हो परशुराम कार्कीजीका मुक्तकरफसँगै अर्को एउटा साङ्गीतिक कसैले तपाईँ यो मुटु मैले अन्त साट्या छैन प्रिया यो मुटु मैले अन्त साट्या छैन प्रिया धरो थर्म तिमीलाई ढाँट्या छैन प्रिया कहिलेकाहीँ राम्री देख्दा आँखा जुदे होला तर रातहरूसँगै काट्या छैन प्रिया तर रातहरूसँगै काट्या छैन प्रिया तिमीले सुनेका कसैसँग मैले मुटु साट्या छैन नपत्याए चिरेर यो छाती छैन शीतल पवनमा यो विश्वास गरिदेऊ तिमीलाई सम्झी कुनै रात मैले कतै काट्या छैन यी हल्लाहरू हुन् तिमी परशुराम कार्कीजीका खराबसँगै यो मिठो गीत श्रोता मैले तपाईँहरू समक्ष राखेँ आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै कार्यक्रममा तपाईँका मुक्त खराबहरू बोल्दा बोल्दै समय सकिन लागेछ अझै पनि धेरै मुक्तक तपाईँहरूको मसँग रहेको छ आलो पालो म जोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्ज भद्रपुर रोड बिरतामोड झापा त्यस्तै हाम्रो mail ID Muktak Mala at the rate Gmail dot com M U K T A K Muktak M L A Mala Muktak Mala at the rate Gmail dot com तपाईँले फेसबुकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ फेसबुकमा जानुहोस् मुक्तक माला सर्च गर्नुहोस् हामी छौँ फेसबुकमा फेसबुक डट कम स्ल्यास मुक्तकमालामा मुक्तकमालाको फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर मुक्त प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर